बिरहले पोछ त्यो छाती तिम्रो भावनाको सागरमा शान्तिको खोजमा जाँदा छौ संसारलाई हात पर्न संसारलाई हात पार्न बिरहले पोल्छ त्यो छ ती तिम्रो रमाउँदछौ केही पल संसारको सुखमा भुलेर जीवन पल्ट सोची हेर के रहेछ संसारमा बिरहाले पोल्छ त्यो छाती तिम्रो मृत्युको पासोको नै दिन आउँछ छोडाइ लाना जीवन तिम्रो धन तिम्रो व्यर्थ नै हुन्छ बचाउन सक्दैन बिरहाले पोल्छ त्यो ती तिम्रो अनन्त जीवन शान्ति पाउनेछौ यसोमा उदर मुक्ति पवित्र रगतले पाप तिम्रो छन् बिरहले पोल्छ त्यो छाती तिम्रो भावनाको सागरमा शान्तिको खोजमा जाँदा छोटाडा संसारलाई हात पर्न संसारलाई हात पर्न बिरहाले पोल्छ त्यो छाती तिम्रो